नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक मित्र रामु आचार्य सुन्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू अनि यो कार्यक्रम लोकझन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समय रहने गर्दछ र यो समयमा रहेर हामीले तपाईँलाई लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिने गर्दछौँ लोकसङ्गीतको बजार कतातिर जाँदैछ सोको विषयमा आजको यो शुक्रबारे व्यवसायमा भने हामी जानकारी दिने गर्दछौँ र समग्रमा हरेक दिन फरक फरक कुराहरू हामीले कार्यक्रममा अगाडि बढाउने गर्दछौँ लोकध्वनिको जानकारी साथमा अहिले यो असार महिना चलिरहँदाखेरि मैले गत हप्ताभन्दा एक हप्ता अगाडिको श्रृङ्खलामा जुन असारे भाकाको बारेमा पनि जानकारी दिएको थिएँ र आज पनि यस्तै विविध जानकारी कार्यक्रममा रहेका छन् सुरुवातमा एउटा भाका अगाडि बढाउन चाहन्छु यो भाकापछि विविध जानकारीका साथमा हामी उपस्थित हुनेछौँ सायद म छैन होला उनले चाहे जस्तो म उनको बनिन तर पानिन भनिन मेरो त भागे पनि कस्तो मन परेकै मान्छेबाट तिरस्कार भए आज भेदमा छैन होला हुने चाहे जस्तो मन परेकै मान्छेबाट तिरस्कार भए आज सायदमा छैन होला हुने चाहे जस्तो खुसी रहिन दुखी खालको किराती लगाए उसलाई पाउने आशैमा मेरो त भागे पनि कस्तो मन परेकै मान्छेबाट तिरासकार भए आज सायद म छैन होला उसले चाहे जस्तो सायद म छैन होला उनले चाहे जस्तो यो भाकासँगै तपाईँलाई फेरि पनि स्वागत छ आजको यो जानकारीमूलक बसाई मैले असारको भाकाको विषयमा केही कुराकानी गर्छु भनेर भनेको छु तपाईँलाई त्यसो त धेरै ठाउँमा रोपाइँ सकिसकेको छ कतिपय ठाउँमा रोपाई अझै नै धेरै नै बाँकी छ साथमा अन्य जिल्लाहरूमा भने जस्तै तनहुको कुराकानी गर्नुपर्दा त्यो चैते धान नै ढिलो पाकेको कारणले धान काट्नमै किसानहरू व्यस्त छन् भन्ने कुरा पनि जानकारी प्राप्त भएको छ लगायत यो असार महिनादेखि साउन महिनाको बिचमा रोपाइँ भने प्राय सकिन्छ नेपालमा र यो असारे गीत कस्तो गीत हो भन्ने विषयमा मैले केही समय अगाडिको कार्यक्रम पनि चर्चा गरेको थिएँ धान रोप्दा गाइने गीत नै असारे गीत हो अनि यो असार महिनामा मात्रै गाउनुपर्छ भन्ने छैन असारे गीत धान रोप्दा गाइन्छ चाहे त्यो चैते धान रोप्दा होस् चाहे असारकै धान रोप्दा होस् नेपालमा खास गरी चाहिँ असार महिनामा बढी जसो धान रोप्ने गरिन्छ रोपाइका बेला कृषकहरूलाई कामको भ्याइ नभ्याइ हुन्छ तैपनि रोपाइमा दिनभर थाकेका बाउसे र रोपाहरू एक आपसमा हिलो छापाछाप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सन खोज्छन् जसले थकाइ परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ खेतका गरा खोला नाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्ने गर्दछ नभित्र खोक्रो नबाहिर बोक्रो गुलियो कसार र पूर्वैको ढोका उगारी हेर्दा लागेछ असार असारे भाकाको टुक्काको यो एउटा नमुना हो कृषकको माना रोपेर मुरी उब्जाउने असार महिना चलिरहँदाखेरि खास गरेर पछिल्लो समयमा असारको त्यति धेरै रौनक प्राप्त हुन सकेको छैन एक कारण हो गर्मी बढ्दै जानु गर्मी धेरै भएको कारणले यो अलिकति खल्लो भएको छ साथमा अर्को कारण भने यो असारे भाकालाई युवा पुस्ताले नटिप्नु नसमाउनु पनि रहेको छ रोपाइँमा असारी गीतहरू जब गाइन छोडिँदै गइएको छ पातलो हुँदै गएको छ युवा रोपारहरूले गीत गाउन छोडेपछि गीत लोप हुने अवस्थामा पुगेको छ बुढापाकाले असारको रोपाइँको दिनलाई वर्णन गर्ने गरेको जस्तो उल्लास आजभोलि नहुने रूपमा हामीले पाएका छौँ उल्लास नभएको पाएका छौँ आजकालको खल्लो असारे रोपाई देखेर हामीले धेरै ठाउँमा छलफल क्रममा यो रोपाइ अलिकति खल्लो हो भन्ने पनि सर्वसाधारणको गुनासो रह्यो र पहिलाको पालामा भने एकजना हजुरआमासँग हामीले यी विषयमा सोद्धाखेरि उहाँले भन्नुहुन्थ्यो पहिले हाम्रो पालामा एकदमै रमाइलो हुन्थ्यो बाबु तर अहिले पछिल्लो समयमा भने हामीले त्यसलाई अनुभव गर्नै पाएका छैनौँ बाल्यकालमा खेतमा खेतका रोपार र हलीलाई पानी पुर्याउन आमासँगै खेतमा जानु भने हजुरआमाले त्यो बाल्यकालको सम्झना गर्दै उहाँले हामीलाई भन्नुभयो रोपाइमा छत्री ओढेर असारे गीत गाएको सुन्दा हामीलाई रमाइलो लाग्थ्यो र पछि हामीले पनि त्यो सिको गऱ्यौँ र त्यसैलाई आफ्नो संस्कृति बनाउँदै अगाडि बढिरहेकोमा तर आज भोलि भने त्यो क्रम टुट्यो युवा पुस्ताले यो समाएन भन्ने कुरा छ छुपुमा छुपु खेतैमा रोपौँ हातको बिउ छ उन्जेल जे खानु खाइयो जेलाउनु लाइयो बाबाको जिउ इन्जेल एउटा असारी टुक्काको नमुना हामीले अगाडि बढायौँ यो पछिल्लो समयमा असारको गीत गाउँघरमा गाउन छोडिसकेपछि चाहिँ यो टुक्काहरू पनि लोप हुने अवस्थामा रहेको छ र अझै पनि असारे भाका त्यस्तो ठाउँ मात्र सुन्न पाइएको छ जहाँ बुढापाकाहरूले यसलाई संरक्षण गरिरहनु भएको छ बुढापाकाहरू माझमा मात्रै यो असारे भाका चल्ने गरेको छ र असारे भाका गाउँदै रोपाइँ गर्ने हो भने दिन बितेको पनि थाहा नहुने साथमा काम पनि धेरै हुन्छ साथमा असारे गीत यो रोपाइँ गर्ने बेलामा गाइनेले गर्दाखेरि बाउसीहरूलाई पनि थप मनोरञ्जन साथमा हलो जोत्नेलाई पनि मनोरञ्जन त्यसले गर्दा काम छिटो गएको जस्तो लाग्ने काम पनि धेरै हुने तर्क बुढापाकाको रहेको छ र असारे भाकाको अर्को नमुना असारे खाउला दुधिलो मकै साउने खाउला खिर घरमा छैन शीतलु वचन मनमा छैन थिर असारे भाकाको एउटा सानो टुक्का मैले यहाँनिर जोडेँ र असारका भाकाहरू धेरै रहेका छन् र अझ भनौँ पहिलाका बुढापाकाहरूसँग यो गीत बढी मात्रामा सङ्कलन गर्न सकिन्छ हामीले नेकर बेसी असारे भाका घन्किदा रमाई छटपटी भयो झरङ्की भानी कोदालो समाई त्यो रातो माटो थियो चिप्लो बाटो देखेर झर्किन्थे आउँदै थिए सङ्गी पार्टीमा ओत लागेर तर्किन्थे काँधैमा हलो जुवानी साथ हातमा कोदाली उर्लेको खोला तर्नै थियो पर्ने यो मुटु कमाएँ यस्ता यस्ता असारे भाकाहरू बढी मात्रामा गाउँघरमा प्रचलित भएको पाइन्छ र असार महिनाको छुट्टै एउटा विशेषता रहेको छ र यो विशेषताको बारेमा भने म एकैछिन पछि आउनेछु यति बेला एउटा भाका सुन्छौँ भाकापछि हामी छुट्टो विश्राममा जान्छौँ विश्रामपछि फेरि पनि थप असारे भाकाको जानकारीसँगै हामी उपस्थित हुनेछौँ समाजको दर्पण सुन्नु होला रेडियो अर्पण यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलिमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कूटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको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 गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HM K Chitaun dot कम मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्ज बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरी गरिन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी नेपाल उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सर्वोत्कृष्ट नतिजा दिलाउन सफल यस नेपाल उच्च माध्यमिक विद्यालय रत्नगर चितवनमा शैक्षिक सत्र दुई हजार एकात्तरका लागि विज्ञान व्यवस्थापन मानविकी र शिक्षा शास्त्र संकायमा भर्ना खुलेको जानकारी गराइन्छ एवं विज्ञान संकायमा सीमित सिटमा मात्र भर्ना लिने जानकारी गराइन्छ प्राचार्य नेपाल उच्च माध्यमिक विद्यालय रत्न नगर चितवन फोन शून्य छप्पन्न पाँच साठी एक सय दुई हार्दिक बधाई दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई विगत अठार वर्षको सफलता सँगै प्लस टूदेखि एमबीएस लेभलसम्म कक्षा सञ्चालन गरी आफ्नो विशिष्ट स्थान ओगट्न सफल पूर्वी चितवन पर्साको यस इन्टरनेसनल कलेजमा कक्षा एघारका लागि विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुलेको बेहोरा सम्पूर्ण अभिभावक जीव विद्यार्थी वर्ग विद्यालय परिवार एवं शुभचिन्तकहरूमा सहर्ष जानकारी गराउँदछौ क्याम्पस प्रमुख international college Parsa Chitwan phone शून्य छपन्न पाँच बयासी पाँच सय एक मोबाइल अन्ठानब्बे एकचालिस त्रिचालिस चौरात्तर अन्ठानब्बे दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै विज्ञान तथा व्यवस्थापन संकाय अध्ययनका लागि चितवन जिल्लाकै उत्कृष्ट गन्तव्य एस न्यू क्यापिटल कलेजमा कक्षा एघारमा pure science science with computer science तथा व्यवस्थापन संकायको लागि भर्ना फारम वितरण भइरहेको जानकारी गराइन्छ साथै यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट तथा ट्राभल एन्ड टुरिज्म विषयहरू पनि अध्यापन गराइने तथा विद्यार्थीको सुविधाको लागि थप यातायात र होस्टेलको समेत व्यवस्था गरिएको छ प्राचार्य new capital college Ratnagar Chitwan phone number शून्य छपन्न पाँच साठी नौ सय सतासी पाँच एकसठी नौ सय तेइस र पाँच त्रिसठी चार सय तेत्तिस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर बहत्तरका लागि व्यवस्थापन तथा मानविकी संकायतर्फ कक्षा एघारमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ प्रिन्सिपल स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण स्वागत छ एकैछिनको विश्रामपछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जन यो कार्यक्रम लोकझनकार असार महिनाको बारेमा कुराकानी गरिरहेको छु र रोपाईसँग सम्बन्धित रहेर असारे भाकाको बारेमा चर्चा गरिरहेको छु असार महिनामा मुख्यतया तिन विशेषता रहेको पाइन्छ तिनवटा विशेषताको हिसाबले असार महिनालाई हेरिन्छ एउटा असारमा मात्र फुल्ने फुल अनि अर्को असार पन्ध्र र अर्को असारे गीत यो तिनवटा विशेषताले असार महिनालाई विविधता युक्त बनाएको छ यहाँ केही जानकारी यसै सम्बन्धी म अगाडि सार्न चाहन्छु असारमा फुल्ने फुल असार अर्थात् धान रोप्ने समयमा मात्र फुल्ने फुललाई नै असारे फुल भनिन्छ फिका गुलाबी रङको असारे फुल असार मासमा ढकमक्क फुल्ने गर्दछ असार महिनामा असार फुल चुल्ठोमा सिउरिएर अबिर र असिताको टिका अथवा हिलोको टिका निधारमा लगाई रोपारहरू असारे गीत गाउँदै धान रोप्न व्यस्त देखिन्छन् असारको आकर्षणमा असारे फुलको स्थान पनि कम महत्त्वको छैन त्यस्तै असार पन्ध्र लाई नेपाली लोकजीवनले विशेष चाडका रूपमा मनाउँदै आएको छ र हामीले मनाइ पनि सकिएको छ असार पन्ध्र र यो चाड अलिकति पछिल्लो समय ओजलमा परेको जस्तो पनि लाग्छ असार पन्ध्रलाई दही चिउरा खाने चाडको रूपमा लिइन्छ यस दिन हिलो छापाछाप गरी रोपाइँ गर्ने गरिन्छ असार पन्ध्रमा दही चिउरा खाने चलन परापूर्व कालदेखि नै चलेको हो दहीलाई आयुर्वेदका आचार्यहरूले औषधिका रूपमा वर्णन गरेका छन् त्यसैले दही सेवन गर्नु लाभदायक पनि हुने हुँदा असार पन्ध्रमा दही चिउरा खाने गरिन्छ त्यस्तै अर्को असारे गीत असारमा रोपाई गर्दा गाइने परम्परागत गीत नै असारे गीत हो जसले थकाई परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ खेतका गरा खोला नाला र खहरीहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खोल्दछ असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ असारेलाई पूर्वी भेगमा रसिया भनिन्छ भने पश्चिमतिर काठे भाका भनिन्छ लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बिचमा अनुप्रासका टुक्काहरू मिलाइ अनि मात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ यस भाकाका फाँकीहरूमा सामान्यतया संरचनाका हिसाबले सोह्र सोह्र अक्षरका हुन्छन् र हरेक पाहुका दस अक्षरमा विश्रान्ति लिए लामो स्वरमा लेग्रो तान यो भाका गाइन्छ असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक पनि बनाइदिन्छ हामीले असारे भाकाको बारेमा कुनै केही कुराहरू अगाडि सार्यौँ र आजको लागि भने कार्यक्रम लोक झन्कारको समय सकिन लागेको छ र असारे भाका पृष्ठभूमिमा छोड्दै हामीले बिदा माग्नुपर्ने हुन्छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट साथ दिने आफ्नो मित्र राजुलाई धन्यवाद कार्यक्रम लोक झन्कारबाट रामु आचार्य बिदा हुन्छु नमस्कार धैर्य आकर पुरास बारी बात बजन लगी मकई का मा झल्या झुलीत भले कोठारा का होला मनोरञ्जनका लागि हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न अब तपाई हाम्रै बजार बकुलहरमा लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle